Sabisaugat dot blogspot dot कममा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ तपाईँ पनि यदि आफ्नो मान्छेलाई मायालु सन्देश दिन चाहनुहुन्छ वा प्रेम र जीवनसँग सम्बन्धित तपाईँका भोगाई शृङ्गारिक गजल मुक्त कविता पठाउन चाहनुहुन्छ भने हामीलाई कमेन्ट गर्नुहोस् तपाईँले हाम्रो अफिसियल फेसबुक पेज सवि सौगातको पोस्टमा कमेन्ट गरेर वा रेडियो अनमोलको फेसबुक पोस्टमा कमेन्ट गरेर तपाईँका मनका कुराहरू राख्न सक्नुहुन्छ र तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई म आउँदो साताको कार्यक्रममा स्थान दिने गर्छु हामी आफ्नो मान्छेबाट कहिले पनि टाढा हुन चाहँदैनौँ हामी आफ्नो मान्छेलाई एकदमै धेरै प्रेम गर्छौँ अपवादको रूपमा अहिले संसार झन्झनै नराम्रो हुँदै गइरहेको छ आजभोलि हामीमा स्वाभाविक प्रेम पनि सेलाउँदैछ आफ्नै श्रीमान वा श्रीमतीप्रतिको प्रेम घट्ने आफ्नै परिवारप्रतिको प्रेम घट्ने यस्तो धेरै भइरहेको छ अहिलेको समयमा यस्तो बेलामा हाम्रो नाता जोगाउन सम्बन्ध जोगाउन अझ धेरै मेहनत हामीले गर्नुपर्छ हामी चाहेर आफ्नो मान्छेबाट टाढा हुन सक्दैनौँ चाहँदैनौँ तर अहिले अवस्था यस्तो छ कहिलेकाहीँ हामी नचाहँदा नचाहँदै अथवा कहिलेकाहीँ थाहा नपाई नपाई र कहिलेकाहीँ त हामी जान जानी आफ्नो मान्छेबाट टाढा भइरहेका हुन्छौँ यस्तो बेला आफ्नो मान्छेलाई तपाईँको मनको कुरा भन्नु जरुरी छ तपाईँ आफ्नो मान्छेलाई मनको कुरा भन्नलाई कार्यक्रम मुटुदेखि मुटुसम्मकै सहारा लिनुपर्छ भन्ने छैन तपाईँको आफ्नो मान्छेलाई सिधै तपाईँको मनको कुरा बताउन सक्नुहुन्छ तैपनि तपाईँ इन्डाइरेक्टली सिधै भन्नलाई गाह्रो लाग्छ र तैपनि तपाईँलाई आफ्नो मान्छेलाई आफ्नो मनको कुरा कार्यक्रम मुटुदेखि मुटुसम्म मार्फत बताउन चाहनुहुन्छ भने तपाईँ कमेन्ट गर्नुहोस् फेसबुकमा गएर सवि सौगात भनेर सर्च गर्नुहोस् हाम्रो फेसबुक पोस्ट छ पेज छ त्यो पेजमा मुटुदेखि मुटुसम्मको पोस्ट गरिएको छ हेर्नुहोला र त्यो पोस्टको मुनि कमेन्ट गर्नुहोस् अथवा सिधै त्यो पेजमा म्यासेज गर्नुहोस् अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ आज पनि मसँग तपाईँका सन्देशहरू छन् तपाईँले पठाउनु भएको मुक्तकहरू छन् र एउटा कविता पनि छ ती सबै सामग्री राख्नुभन्दा अगाडि सुनौँ यो सुमधुर साङ्गीतिक आवाज जाओ दिल दीवाने पूछू तो मैं जरा लड़की है या है जादू खुशबू है या नशा हाँ, रुक जाओ दिल दीवाने पूछू तो मैं जरा अरे लड़की है जादू खुशबू है या नशा पास वो आए तो छूके मैं देखो जरा रुक जा ओ दिल दीवाने पूछूं तो मैं जरा जरा रुक जा हो दिल दीवाने पूछो तो मैं जरा हाँ, लड़की है यह जादू खुशबू है या नशा जादू यो सुमधुर साङ्गीतिक आवाजपछि पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हर्स हेटवडा मकवानपुरबाट हाम्रो पात्र मोबाइल एपमा र तपाईँले रेडियो अनमोल डट कममा यो कार्यक्रमलाई लाइभ सुन्न सक्नुहुन्छ र सौगा डट ब्लग स्पट डट कममा तपाईँले यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ जुनसुकै समयमा र अब भने म ढिला नगरी तपाईँका सन्देशहरू राख्दैछु पहिलो सन्देश पठाउनु भएको हो प्रेम कला आचार्यजीले उहाँ लेख्नुहुन्छ हेलो नमस्ते दर्शन दादा खाना भयो त के छ खबर म प्रेम कला आचार्य तिनझुरे मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट गुड नाइट हजुरलाई पनि भन्नुभएको छ धेरै धन्यवाद छ हाम्रो नियमित श्रोता हुनुहुन्छ प्रेम कलाजी र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गरिरहन्छौँ उहाँ अगाडि लेख्नुहुन्छ डियर मुटु सुसन लिम्बू त्यसै गरी टिकाराम चापागाई मिडिया प्रेमी इच्छा लिम्बू निर्मला तामाङ राजन खतिवडा विमला माझी मिकेहाङ लिङ्देन सङ्घर्ष बेखा लिम्बू दादा मायालुको सौगात अल फ्रेन्ड फ्रेन्डहरूलाई भन्नुभएको छ धेरै धन्यवाद छ प्रेमकलाजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ भूमिनन्द सेलिङजीले हेलो गुड इभिनिङ सेवारो it's me Bhuminanda Seling from झापाबाट मेम्बर इन कहाँ भन्नुभएको छ मेम्बर उहाँले तिनछुरी मिडिया ग्रुप को मेम्बर हुनुहुन्छ my good night wishes for dear Renj Vandana Renje Vardhana Bandana त्यसै गरी गुरुङको छोरी सरस्वती भन्नुभएको छ याकथुङमा आनुनिया सङ्घर्ष बेघा लिम्बू सबिना लिम्बू लिम्बुनी पविना सङ्गीता तुमिहाङ राई लिङ्गदेन मिक्की सरला राई नानु हाङ नानु हाङ जावेगु लिम्बू त्यसै गरी सोनिया भोटिया लाउतिना आङ बुहाङ लिम्बु निरिना एन्ड अल फ्रेन्ड्सलाई गुड नाइट भन्नुभएको छ भूमिनन्द सेलिङजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ हामीलाई नियमित रूपमा कमेन्ट गरिरहनु भएको छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता तर एकदमै छोटो सन्देश लेख्नुहुन्छ सफिरा सिर्जना सुनवार नमस्ते दाई हजुर मिस यु गुड नाइट भन्नुभएको छ सफिरा सिर्जनाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मुक्तक पठाउनु भएको छ उहाँको सायद दुईवटा मुक्तक छ अर्को मुक्तकलाई पनि म एकछिनमा राख्छु अहिले चाहिँ पहिलो मुक्तक राख्दैछु यो रामु केसी अन्जानजीले लेख्नुभएको मुक्तक हो हाम्रो नियमित श्रोता हुनुहुन्छ र एकदमै राम्रो मुक्तक लेख्नुहुन्छ उहाँ र उहाँको मुक्तक यस्तो छ के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दोधार गरिदियो के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दोधार गरिदियो बुझी नबुझी निर्णय लिन हतार गरिदियो के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दोधार गरिदियो बुझी नबुझी निर्णय लिन हतार गरिदियो मैले आफ्नो बारेमा के मालुमात दिएको थिएँ मैले आफ्नो बारेमा के मालुमात दिएको थिएँ मेरो त मुटुले नै धड्कनलाई इन्कार गरिदियो बुझी नबुझी निर्णय लिन हतार गरिदियो के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दोधार गरिदियो वा निकै नै रोमान्टिक यो मुक्तको लागि रामु केसी अन्जानजीलाई धन्यवाद छ उहाँले रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुखा घर भई हाल भने युरोपबाट सबैजनालाई मिठो माया अनि धेरै सम्झना लभ यु अल भन्नुभएको छ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 सदैव वफादार रहनुपर्छ भनेर कुराकानी गरिरहेका हुन्छौँ हुन त यी कुराहरू भन्न सजिलो छ तर अहिले एक्काइसौँ शताब्दीमा यी कुराहरू व्यवहारमा उतार्न गाह्रो छ तर असम्भव होइन यी कुराहरूलाई हामीले बुझ्यौँ भने हामीले आफ्नो मान्छेलाई महत्त्व दिनुपर्छ भन्ने कुरा मनमा राखेर त्यसै अनुसार कदम चाल्यौँ भने अहिलेको यो डामाडोल संसारमा हामी आशाका किरणहरू पाउन सक्छौँ हामी खुसी भएर एकअर्कालाई साथ दिँदै जिउन सक्छौँ तपाईँ हामी सबैले कहिलेकाहीँ विचार गर्नुपर्छ पहिला पहिला हामी सानो हुँदासम्म हाम्रो आमा बुवाको सम्बन्ध अथवा परिवारको सम्बन्ध कस्तो राम्रो थियो नि त्यो बेला हाम्रो आमा बुबाहरू सँगसँगै काम गर्नुहुन्थ्यो सँगै हाँसखेल गरेर बोल्नुहुन्थ्यो परिवारमा पनि एकता थियो खाना खाने बेला सबैजना सँगै हुन्थ्यौँ तर अहिले तपाईँले प्रत्येकको घरमा हेर्नुभयो भने खाना खाने बेला एकअर्कासँग कुरा पनि गरिरहेका हुँदैनौँ हामी मोबाइल चलाएर कोही गेमको धुनमा कोही सिरियलको धुनमा त्यसरी हामी बसिरहेका हुन्छौँ कहिलेकाहीँ त श्रीमतीलाई के पीडा भइरहेको छ श्रीमानलाई थाहा हुँदैन अनि श्रीमानले कसरी घर धानिरहेको छ श्रीमतीले त्यो बुझ्ने मौका नै पाउँदैन त्यस्तो समस्याहरू हामी दिनदिनै भोगिरहेका छौँ तर यदि यस्तै भइरहने हो भने हामी हाम्रो श्रीमान श्रीमतीप्रतिको स्वाभाविक प्रेम बालबच्चाप्रतिको स्वाभाविक प्रेम परिवारप्रतिको स्वाभाविक प्रेम झन्झन सेलाउँदै जान्छ र साँच्चै नै संसार अझ धेरै नराम्रो नराम्रो हुँदै जाँदा यी कुराहरू अझै बढी बढ्ने सम्भावना देखिन्छ त्यसैले आफ्नो परिवारलाई जोगाउनुहोस् हुन त हामी परिवारको लागि भनेर धेरै पैसा कमाउने चाहमा अगाडि बढ्छौँ हो जीवन धान्नलाई पैसा चाहिन्छ यो सत्य हो तर पैसाकै पछि लाग्यौँ भने चाहिँ जीवन धान्ने होइन बरु हामीले जीवन गुमाउँछौँ त्यसैले जागिर र कामलाई अनि पैसालाई उचित ठाउँमा राख्नुपर्छ ती कुराहरूभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो परिवार जीवनसाथी श्रीमान श्रीमती परिवार हो त्यसैले परिवारको लागि प्रेम बढाउने प्रयास हामी सबै गर्न चाहन्छौँ मलाई आशा छ तपाईँ पनि त्यस्तै चाहनुहुन्छ आफ्नो परिवार टुक्रिएको नराम्रो भएको तपाईँ पनि चाहनुहुन्न त्यसैले कार्यक्रमबाट म बारम्बार भनिरहेको हुन्छु तपाईँलाई कहिलेकाहीँ दिक्क पनि लाग्छ होला तर यो सत्य हो हामीले आफ्नो परिवारलाई आफ्नो जीवनसाथीलाई प्रेम गर्नुपर्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँकै सन्देशहरू राखिरहेको छु यतिखेर फेरि एउटा मुक्तक पढ्न चाहन्छु एकदमै राम्रो मुक्तक लेख्नुहुन्छ साहित्यकार अनि हाम्रो श्रोता पनि हुनुहुन्छ विवश चौलागाईजी उहाँले लेख्नु भएको छ यो जिन्दगी उपहार हो स्वीकार्नुपर्छ यो जिन्दगी उपहार हो स्वीकार्नुपर्छ अब जिन्दगी जिउने तरिका सुधार्नुपर्छ यो जिन्दगी उपहार हो स्वीकार्नुपर्छ अब जिन्दगी जिउने तरिका सुधार्नुपर्छ तिम्रो यस्तो एउटा नराम्रो आदत रहेछ तिम्रो यस्तो एउटा नराम्रो आदत रहेछ आफूले सधैँ जित्नु अरूले हार्नुपर्छ अब जिन्दगी जिउने तरिका सुधार्नुपर्छ यो जिन्दगी उपहार हो स्वीकार्नुपर्छ वा एकदमै यो मनको कुरा लेख्नुभएछ धेरै धन्यवाद छ विवश चौलागाईजी उहाँ भरतपुर चितवनबाट यो मुक्तक लेखेर पठाउनु भएको छ आगामी दिनमा पनि तपाईँको यस्तै मिठो मुक्तकहरू हामी पढ्न चाहन्छौँ तपाईँ साहित्यिक ज्ञान भएको मान्छे धेरै यस्तो साहित्यहरू लेख्नुहुन्छ हाम्रो कार्यक्रममा पनि तपाईँका यस्तै साहित्यहरू पढ्न चाहन्छौँ तपाईँका मनका भावनाहरू पढ्न चाहन्छौँ विवशजी तपाईँलाई यो मुक्तको लागि धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ रामलाल सुमन उहाँ हेलो हजुर गुड नाइट एन्ड रात्रिकालीन दर्शन म नेपाल भारत मैत्री रेडियो रेडियो श्रोता सङ्घको सदस्य हाल समुद्र पारेको देश मलेसियाको पेनाङबाट प्रोग्राम मार्फत गुड नाइट सन्देश राख्नु पर्दा अप्सरा दाहाल भट्टराई त्यस गरी विजय पौडेल सर जमिन्दार बाबुको इमान्दार छोरो पूजा योङहाङ कुर्बान हवारी सर सफल पौडेल खत्री घायल अभिमान सुनवार बुद्धवीर तामाङ मिडिया प्रेमी नतासा लिम्बू मनिष कार्की टिकाराम सुनवार इस्माली कञ्चन इस्माली कञ्चन त्यसै गरी रुबिना थामी मगर्नी मनिषा थापा लालु आले मगर त्यसै गरी कुमार पूर्वेली कान्छा नवराज श्रेष्ठ आर्यन किङ भन्नुभएको छ रामलाल सुमन्दीलाई धेरै धन्यवाद छ हाम्रो नियमित श्रोता हुनुहुन्छ अनि मलेसियाबाट हामीलाई सदैव सम्झनुहुन्छ तपाईँको यस्तै माया सदैव रहिरहोस् भनेर कामना गर्न चाहन्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सन्देश तामाङजीले मिस यु अल भन्नुभएको छ सन्देशजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ यो चाहिँ मुक्तक हो मैले अघि नै सुरुमा पनि भनेको थिएँ रामु केसी अन्जानजीको दोस्रो मुक्तक उहाँले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ मुक्तक होसमा आऊ बिहोस भई ढलेर के गर्छौ होसमा आऊ बिहोस भई ढलेर के गर्छौ उठ बरु अब हिम्मत गर घलेर के गर्छौ होसमा आऊ बेहोस भई ढलेर के गर्छौ उठ बरु अब हिम्मत गर गलेर के गर्छौ विवाहित हुँ अङ्गालोमा श्रीमतीको हक छ विवाहित हुँ अङ्गालोमा श्रीमतीको हक छ जल्छौ किन नजल्नु हो झलेर के गर्छौ उठ गर अब हिम्मत गर गलेर के गर्छौ होसमा आऊ बेहोस भए ढलेर के गर्छौ यो मुक्तक लेख्नुभएको थियो रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुका हाल युरोपबाट भन्नुभएको छ धेरै धन्यवाद छ रामुजी तपाईँको यो मुक्तकको लागि तपाईँका मुक्तक सँगसँगै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 छ खै के लेखौँ के सुनाऊ लेख्दा लेख्दै कलमले दुःख लेख्छ खै के लेखौँ के सुनाऊ लेख्दा लेख्दै कलमले दुःख जे लेख्छ अक्षरले सुख खोज्छ पानाहरू दुःख र सुखका रङ्गीन मसीहरूले दुविधामा नाच्न थाल्छन् यस्तै त रहेछ जिन्दगी दुःखको शङ्ख सुन्दा सुन्दा थाकेको यो शरीरले सुखको पञ्चे बाजाको पर्खाइमा कुर्दा कुर्दै के थाहा यो जिन्दगीले पो पूर्ण विराम खोज कि यस्तै त रहेछ जिन्दगी बिरानो खण्डहरूमा जिउँदो सपनाको लहरहरू बुनेको छु बाका चिरिएका ती पैतालाका डोबहरू अनि हातका फोराहरूमा जिम्मेवारीको थोरै भए पनि मलम लगाउने प्रयास गरेकी छु मनभरिको पिर अनि मुटुको आँसुलाई हरेक रातको घाँस बनाएकी छु नसोध मलाई जिन्दगी कस्तो चल्दैछ भनेर नसोध मलाई जिन्दगी कस्तो चल्दैछ परदेशमा हरेक रात अभावको धारलाई खाट बनाएकी छु सङ्घर्षलाई सिरानी बनाएकी छु बस अब त एउटै सपना बोकेकी छु पसिनाले प्यास र पीडाले भोग मेटाएको यो शरीरलाई आफ्नै देशको कुवाको पानी अनि कोदो फापरको रोटी खुवाउने छु नसोध मलाई नसोधन मलाई सपना के बोकेकी छौ बस अब त आमाको काखमा पुग्दा दुई मुठी सास बाँकी राख्ने आश बोकेको छु यो मिठो कविता थियो कवियत्री विष्णु भट्टराईजीको र उहाँको कविताको शीर्षक थियो यस्तै त रहेछ जिन्दगी कवियत्री विष्णु भट्टराईजीको कविता देवचुलीदास नवलपुर उहाँको ठेगाना र हामीले साहित्य पोस्टबाट साभार गरेका थियौँ यो कविता पढ्न पाएकोमा हामी खुसी छौँ यस्तै साहित्यहरू अझै अझै आगामी दिनमा पनि लेख्दै जानुहोस् भनेर तपाईँलाई शुभकामना दिन चाहन्छौँ से गुजर जाना है धीरे धीरे प्यार को बढ़ाना है हद से गुजर जाना है प्यार को बढ़ाना है हद